बुलबुल एउटा इरानी चरा बुलबुल बुल। तिमीले सोध्छौ प्रिय पैसा फल्छ विदेशमा तिमीले सोध्छौ प्रिय पैसा फल्छ विदेशमा साठी डिग्री घामले आगो बल्छ विदेशमा दिनरात खटेर काम गर्दा पनि यहाँ दिनरात खटेर काम गर्दा पनि यहाँ सुख छैन उसकै खटन चल्छ विदेशमा साठी डिग्री घामले आगो बल्छ विदेशमा पिएर यो बरफ पानी सुक्खा खाना खाँदै पिएर यो बरफ पानी सुक्खा खाना खाँदै तागत हुन्न शरीर पुरै गल्छ विदेशमा साठी डिग्री घामले आगो बल्छ विदेशमा बिहानदेखि बेलुकीसम्म पसिनाले भिज्दै बिहानदेखि बेलुकीसम्म पसिनाले भिज्दै घरको याद र ऋणले मुटु जल्छ विदेशमा तिमीले सोच्छौ प्रिय पैसा फल्छ विदेशमा साठी डिग्री घामले आगो बल्छ विदेशमा दिप्लुङ एक केराबारी खोटाङ घर हुनुभएका गजलकार कविराज मगरको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत किमिरी बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज म खोटाङे सर्जकहरूको संयुक्त गजल संग्रह खोटाङका गजलहरूभित्र रहेको गजललाई वाचन गर्नेछु र सुमधुर नेपाली सांगीतिक गजलहरू सुनाउनेछु खोटाङ्गे सर्जकहरूको गजल संग्रह संयुक्त गजल संग्रह खोटाङका गजलहरू दुई हजार बहत्तर साल फागुनमा प्रकाशित भएको गजल संग्रह हो संयुक्त गजल संग्रह यसलाई व्यक्तिगत रूपमा तीनजनाले प्रकाशन गर्नुभएको छ लेख कार्की त्यसै गरी प्रेमप्रसाद भट्टराई र मणि पौडेल तीनजनाले संयुक्त रूपमा यसलाई प्रकाशन गर्नुभएको छ भने यसभित्र अकेला राई आनन्द भट्टराई इन्द्र नार्थुङ्गे इनुमा राई उमेश राई कविराज मगर किरण चामलिङ राई किशोर केसी गंगा कुमारी राई सुम्निमा चन्द्र खड्का श्रमिक चक्रकारकी श्रमिकका गजलहरू संग्रहित छन् त्यस्तै चन्द्रशेर चामलिङ चित्रकुमार सुवेदी जगत अनमोल जगत नवोदित लफ्याङ मालाहार टेकचन्द्र रोका चन्द्रमन निलोहम टङ्क भट्टराई दिल्ली रेग्मी दिपेन्द्र अश्रुमाली दिपेन्द्र श्रेष्ठका गजलहरू पनि संग्रहित छन् साथै डाक्टर धनप्रसाद सुवेदी श्रमिक धर्मेन्द्र कार्की नाना रोदुङ कल्पना चामलिङ निर्मला बन्जरा निरू पोष कुमार राई प्रकाश कार्की निश्चल प्रकाश पुष्पक राई र प्रमोद स्नेही श्रेष्ठ यी सबै खोटाङका सर्जकहरू हुनुहुन्छ र उहाँहरूको गजललाई यसमा समावेश गरिएको छ आज यसभित्रका गजलहरू वाचन गर्दै नेपाली सांगीतिक गजल सुनाउने क्रममा सबैभन्दा पहिले सुरेश वाग्लेले भएको यो गजल सुनाउँदैछु तिमी साथ भएपछि भगवान पनि चाहिँदैन तिमी साथ भएपछि भगवान बनी चाहिँदैन मेरो रात जगमगाऊ मेरो रात जगमगाऊ मेरो रात जगमगाऊ बिहान पनि चाहिँदैन बिहान पनि चाहिँदैन रात भएपछि भगवान पनि चाहिँदैन आकाश बाजै उड्ने गर्छ हाम्रो माया खुल्ला आकाश बाजै उड्ने गर्छ हाम्रो माया खुल्ला आकाश बाजै उड्ने गर्छ चखेबाजै उड्ने गर्छ नियम कुनै बन्धन कुनै नियम कुनै बन्धन कुनै नियम कुनै बन्धन विधान पनि चाहिँदैन तिमी साथ भएपछि भगवान पनि चाहिँदैन मेरो रात जगमगाऊ मेरो रात जगमगाऊ मेरो रात जगमगाऊ चाहिँदैन तिमी साथ भएपछि भगवान बने जाइँदैन बल्ल थाहा भयो मान्छेभित्र ढुङ्गाको दिल हुन्छ बल्ल थाहा भयो मान्छेभित्र ढुङ्गाको दिल हुन्छ किनकि ढुङ्गा भन्दा पनि उनको मन जटिल हुन्छ मलाई अचेल मान्छे र ढुङ्गा पत्थर उस्तै उस्तै लाग्छ मलाई अचेल मान्छे र ढुङ्गा पत्थर उस्तै उस्तै लाग्छ फरक यो हो ढुङ्गा अजीब र मान्छे मरणशील हुन्छ किनकि ढुङ्गा भन्दा पनि उनको मन जटिल हुन्छ मिठो बोली सद्भाव र व्यक्तित्व छ बाहिरी रूपमा मिठो बोली सद्भाव र व्यक्तित्व छ बाहिरी रूपमा मान्छेभित्रको असल मान्छे भेटाउन मुस्किल हुन्छ किनकि ढुङ्गा भन्दा पनि उनको मन जटिल हुन्छ स्वतन्त्रताको कुरा गर्ने व्यक्ति नै सङ्कुचित छन् स्वतन्त्रताको कुरा गर्ने व्यक्ति नै संकुचित छन् यहाँ धर्मको गीत गाउँछन् तर संस्कार अश्लील हुन्छ बल्ल थाहा भयो मान्छेभित्र ढुङ्गाको दिल हुन्छ किनकि भन्दा पनि उनको मन जटिल हुन्छ अलिसी दुई खोटाङकी स्रष्टा गंगा कुमारी राई सुम्निमाको गजल हो यो यसलाई मैले वाचन गरेर सुनाएँ आज खोटाङका गजलहरूबाट गजल वाचन गरिरहेको छु र अब मैले वाचन गर्ने गजल खोटाङका रामधन वेदनाको छ उहाँको छोटो मिटरको गजल चार शेरको छ यस्तो छ दुईजनाले बिताएको रात चोखै थियो दुईजनाले बिताएको रात चोखै थियो केश राशि खेलाएको हात चोखै थियो किन गर्छन् हल्ला हामीले केही बिरा छैन किन गर्छन् हल्ला हामीले केही बिरा छैन प्रेम यात्रामा बोलिएको बात चोखै थियो केश राशि खेलाएको हात चोखै थियो नजर हानाहान भयो हात तानातान भयो नजर हानाहान भयो हात तानातान भयो यौवनकै भए पनि मात चोखै थियो केश राशि खेलाएको हात चोखै थियो धर्म गर्ने नाममा पापकुण्डमा डुबे समाज धर्म गर्ने नाममा पापकुण्डमा डुबे समाज उनी मान्छे मनी मान्छे जात चोखै थियो दुईजनाले बिताएको रात चोखै थियो यस राशि खेलाएको हात चोखै थियो रामधन राईको यो गजल वाचनपछि अब फेरि साङ्गीतिक गजल सुनाउँछु तारै भित्र बस्नुको मजा बेग्लै छ बिस्तारै मुटु भित्र बस्नु मजा बेग्लै छ तिमलाई सम्झेर बस्नुको तिमलाई सम्झेर बस्नुको मजा बेग्लै छ बिस्तारै भित्र बस्नु को मजा बेग्लै छ एकातिर मेरो रुवाई अर्कोतिर तिमी दुख्यो एकातिर मेरो एक्लै छ तिमलाई सम्झेर बस्नुको तिमलाई सम्झेर बस्नुको मजा एक्लै छ कवि उस्तै हुन्छन् भन्छन् पागल पागल पागल पागल पागल प्रेमी अनि कवि उस्तै हुन्छन् भन्छन् पागल प्रेमी अनि कवि तिम्रो नाममा तिम्रो नाममा तिम्रो नाममा खरानी घस्नुको मजा देखले छ तिमीलाई सम्झेर बस्नुको तिमलाई सम्झेर बस्नुको मजा बेग्लै छ बिस्तारै मुटु भित्र बस्नुको मजा बेग्लै छ अब कली मासिन्छ रे हजुरबाले भन्नुभएको अब कली मासिन्छ रे हजुरबाले भन्नुभएको धरती आकाश टाँसिन्छ रे हजुरबाले भन्नुभएको पापीहरूको मन्थनबाट महिषासुर प्रकट भई पापीहरूको मन्थनबाट महिषासुर प्रकट भई पृथ्वी नै भासिन्छ रे हजुरबाले भन्नुभएको धरती आकाश टाँसिन्छ रे हजुरबाले भन्नुभएको हिमालय पर्वतका हिमशिखर टुक्रिएर हिमालय पर्वतका हिमशिखर टुक्रिएर समुद्रमा टाँसिन्छ रे हजुरबाले भन्नुभएको धरती आकाश टाँसिन्छ रे हजुरबाले भन्नुभएको प्रलय भई सूर्य खस्ता जलचरका थलचरका प्रलय भई सूर्य खस्ता जलचरका थलचरका जीवजन्तु नासिन्छ रे हजुरबाले भन्नुभएको धरती आकाश टाँसिन्छ रे हजुरबाले भन्नुभएको नित्य कर्म गर्नेहरूको मूल हाँगो रहे पनि नित्य कर्म गर्नेहरूको मूल हाँगो रहे पनि पापी हाँगा लासिन्छ रे हजुरबाले भन्नुभएको अब कली मासिन्छ रे हजुरबाले भन्नुभएको धरती आकाश टाँसिन्छ रे हजुरबाले भन्नुभएको सेरा चार सिमसार खोटाङ घर भई अहिले साउदी अरब बस्दै आउनुभएका चन्द्र खड्का श्रमिकको गजल थियो यो यसलाई मैले वाचन गरेँ चन्द्र खड्का श्रमिकको गजलपछि अब फेरि अर्को एउटा साङ्गीतिक गजल नपार बुलबुल एउटा इरानी चरा बुलबुल म जस्तैको पीर देख्छु र रुन्छु म जस्तैको पीर देख्छु र रुन्छु फेरि उनको तस्बिर देख्छु र रुन्छु सम्झन्छु हरियाली आफ्नो देशको सम्झन्छु हरियाली आफ्नो देशको यहाँ समुद्रको तीर देख्छु र रुन्छु फेरि उनको तस्बिर देख्छु र रुन्छु सम्हालिन्छु बिस्तारै जब दिन ढल्छ सम्हालिन्छु बिस्तारै जब दिन ढल्छ एका बिहानै मुसाफिर देख्छु र रुन्छु फेरि उनको तस्बिर देख्छु र रुन्छु कति गिर्छ मान्छे पैसाको लागि कति गिर्छ मान्छे पैसाको लागि कतै इमानको जागिर देख्छु र रुन्छु फेरि उनको तस्बिर देख्छु र रुन्छु कति भाग्यमानी देशमै बसेका छन् कति भाग्यमानी देशमै बसेका छन् फेरि आफ्नै तकदिर देख्छु र रुन्छु फेरि उनको तस्बिर देख्छु र रुन्छु म जस्तैको पीर देख्छु र रुन्छु साउने चौर गाउँ विकास समिति तत्कालीन गाउँ विकास समिति एउटा नम्बर नौ ठुलीबेसी खोटाङ घर हुनुभएका अहिले युए बस्दै आउनुभएका प्रकाश बन्जारा बिहानीको गजल थियो यो यसलाई मैले वाचन गरेँ यसलाई पनि खोटाङका गजलहरूबाट लिएको थिएँ खोटाङे सर्जकहरूको संयुक्त गजल संग्रहबाट आजको बुलबुलमा मैले गजलहरू वाचन गरिरहेको छु विभिन्न स्रष्टाहरूको र नेपाली साङ्गीतिक गजल सुनाइरहेको छु अब यसैभित्र संग्रहित अर्को एउटा गजल वाचन गर्दैछु अर्को गजल मैले लिएको छु विक्रत विकल आर्तको देखतेल पाँच खोटाङ उहाँको घर विकल आर्तको गजल यस्तो छ अहिलेसम्म जे जे भयो अब ज्ञानी हुनुपर्छ अहिलेसम्म जे जे भयो अब ज्ञानी हुनुपर्छ हरेक कुरामा निरन्तर सावधानी हुनुपर्छ भाग्य र कर्म खोसिँदैन चोरिँदैन कसैको नि भाग्य र कर्म खोसिँदैन चोरिँदैन कसैको नि आशिष लागोस् आमाको भाग्यमानी हुनुपर्छ हरेक कुरामा निरन्तर सावधानी हुनुपर्छ उदाहरण धेरै छन् यहाँ बुद्ध झमक वेद व्यास उदाहरण धेरै छन् यहाँ बुद्ध झमक वेद व्यास यस्तै एउटा नमूना बनेर राम कहानी हुनुपर्छ हरेक कुरामा निरन्तर सावधानी हुनुपर्छ दधिची कर्ण त हाम्रा महान ग्रन्थका पात्र हुन् दधिची कर्ण त हाम्रा महान ग्रन्थका पात्र हुन् हामी यस आर्थिक युगका दानी हुनुपर्छ अहिलेसम्म जे जे भयो अब ज्ञानी हुनुपर्छ हरेक कुरामा निरन्तर सावधानी हुनुपर्छ विक्रम आर्तको यो गजल वाचनपछि फेरि अर्को एउटा साङ्गीतिक गजल आकाशमा अडेको छ जिन्दगी थाहा छैन कुन आशमा अडेको छ जिन्दगी थाहा छैन कुन आशमा अडेको छ जिन्दगी खिल बनेर आफैभित्र खिल बनेर आफैभित्र गढेको छ जिन्दगी थाहा छैन कुन आशमा अडेको छ जिन्दगी थाहा छैन कुन आशमा अडेको छ जिन्दगी खिल बनेर आफै भित्र खिल बनेर आफै भित्र गढेको छ जिन्दगी थाहा छैन कुन आशमा अडेको छ जिन्दगी थाहा छैन कुन आशमा अडेको छ जिन्दगी देखिँदैन रितो आकाश देखिँदैन रितो आकाश देखिँदैन रितो आकाश देखिँदैन रितो आकाश बाहे केही कुराहरू देखिँदैन रितो आकाश बाहे केही कुरा अरू यस्तो लाग्छ झलखानामा यस्तो लाग्छ झलखानामा सडेको छ जिन्दगी थाहा छैन कुन आशमा हडेको छ जिन्दगी थाहा छैन कुन आशमा हडेको छ जिन्दगी मन भने सक्यो मन भने सक्यो मन भने सक्यो मन भने सक्यो मन भने सक्यो जिउँदैछ केवल जिउ गरिसक्यो जिउँदैछ केवल जिउ जिउँदो छँदैमा सानमा जिउँदो छँदैमा सानमा लडेको छ जिन्दगी थाहा छैन कुन आशमा लडेको छ जिन्दगी थाहा छैन कुन आशमा लडेको छ जिन्दगी को आशा के को आशा के को आशा के को आशा राख्छौ मबाट ए मित्रहरू को आशा राख्छु मबाट ए मित्रहरू आगो लागि भित्र भित्रै आगो लागि भित्र भित्रै डढेको छ जिन्दगी थाहा छैन कुन आशमा अडेको छ जिन्दगी थाहा छैन कुन आशमा अडेको छ जिन्दगी खिल बनेर आफै भित्र खिल बनेर आफै भित्र गढेको छ जिन्दगी थाहा छैन कुन आशमा हडेको छ जिन्दगी थाहा छैन कुन आशमा हडेको छ जिन्दगी अडेको छ जिन्दगी हडेको छ जिन्दगी दिन साल र महिना काखी चापेर दिन साल र महिना काखी च्यापेर पीरहरू झिना मसिना काखी च्यापेर आएकी रहेछौ तिमी पनि बजारमा आएकी रहेछौ तिमी पनि बजारमा ओठ टोक्दै पस्मिना काखी च्यापेर पीरहरू झिना मसिना काखी च्यापेर साना नानी देखाउँदै भन्छे प्रेमीले साना नानी देखाउँदै भन्छे प्रेमीले के बाँच्नु तिमी बिना काखी च्यापेर पीरहरू झिना मसिना काखी च्यापेर लाखौं तारा किन्न र बेच्न सपनाको लाखौं तारा किन्न र बेच्न सपनाको गर्छु पसल सानातिना काखी च्यापेर पीरहरू झिना मसिना काखी च्यापेर तिमी पनि बरु देश बनाउन आऊ तिमी पनि बरु देश बनाउन आऊ गैती बेलचा र छिना काखी च्यापेर दिन साल र महिना काखी च्यापेर पीरहरू झिना मसिना काखी च्यापेर फेदी साथ खोटाङका युनिक साम्पाङ राईको गजल थियो यो यसलाई मैले वाचन गरेँ युनिक साम्पाङ राईको गजलपछि अब छोटो मिटरको थोरै शेर भएको एउटा गजल रमेश राई राई रमेश गाउँले उहाँको उपनाम गाउँले गोठ लिच्छी रामचे खोटाङका हुनुहुन्छ उहाँ उहाँको एउटा गजल वाचन गरेपछि अर्को साङ्गीतिक गजल सुनाउँछु पग्लिँदैमा कोही पानी हुँदैन पग्लदैमा कोही पानी हुँदैन जलेर सबै खरानी हुँदैन अप्ठ्यारो सप्ठ्यारो तिम्रो सिर्जना अप्ठ्यारो सप्ठ्यारो तिम्रो सिर्जना बाध्यतामा जिउनु बानी हुँदैन जलेर सबै खरानी हुँदैन अरूलाई ढाँटे नि आफूलाई सोध अरूलाई ढाँटे नि आफूलाई सोध झुट बोल्दैमा कहानी हुँदैन जलेर सबै खरानी हुँदैन माया त सधैँ अमर हुन्छ माया त सधैँ अमर हुन्छ दूरीको भरमा अज्ञानी हुँदैन पग्लदैमा कोही पानी हुँदैन जलेर सबै खरानी हुँदैन अब एउटा अर्को नेपाली साङ्गीतिक छ मलाई रुच्दैन तिम्रो बारेमा मलाई रुच्दैन तिम्रो बारेमा अरूले कुरा गरेको मलाई रुच्दैन तिम्रो बारेमा अरूले कुरा गरेको तिमी त्यस्तै फुलौ बगैँचा कि तिमी फुलौ बगैँचा कि केवल मलाई मन परेको मलाई रुच्दैन तिम्रो बारेमा अरूले कुरा गरेको सुख दुःख मसँग छन् गाँसछन् हरे हरेक सुख दुःख मसँग नाता गाँसछन् म बुझ्दछु मूल्य आँसुको गर्दछु ती आँसुको बाट झरेको मलाई रुच्दैन तिम्रो बारेमा अरूले कुरा हर युद्ध जित्न सक्छु म तिमीले साथ दिएमा हर युद्ध जित्न सक्छु म तिमीले साथ दिएमा म कल्पनै गर्न सक्दिन नै गर्न सक्दिन यो तिम्रो मन अन्त सरेको मलाई रुच्दैन तिम्रो बारेमा अरूले कुरा गरेको मलाई रुच्दैन तिम्रो बारेमा अरूले कुरा हवस् त यिनै साङ्गीतिक गजलहरूसँगै खोटाङे सर्जकहरूको संयुक्त गजल संग्रह खोटाङका गजलहरूबाट आज मैले गजलहरू वाचन गरेँ दुई हजार बहत्तर साल फागुनमा प्रकाशित भएको यो संयुक्त गजल संग्रह मणि पौडेल प्रेमप्रसाद भट्टराई र लेख कार्कीले संयुक्त रूपमा प्रकाशन गर्नुभएको यो सँगै आजको बुलबुलबाट उत्पादन सघि दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे बुलबुल विदा हुँदैछौ जाँदा जाँदै बाक्सिला चार खोटाङका जगत अनमोलको गजल वाचन गर्दै शुभरात्रि भन्छौं निरन्तर बगी बगी कहाँ जान्छ होला निरन्तर बगी बगी कहाँ जान्छ होला सोचिरहेछु यो नदी कहाँ जान्छ होला जति धेरै दगुरेनी पुग्ने चितामै हो जति धेरै दगुरेनी पुग्ने चितामै हो अघि दौडिरहेछ सखी कहाँ जान्छ होला सोचिरहेछु यो नदी कहाँ जान्छ होला दिनभरि त आकाशमा उपस्थित हुन्छ दिनभरि त आकाशमा उपस्थित हुन्छ साँझ परेपछि रवि कहाँ जान्छ होला सोचिरहेछु यो नदी कहाँ जान्छ होला सुनेको छु देह मर्छ आत्मा मर्दैन रे सुनेको छु देह मर्छ आत्मा मर्दैन रे आत्मा देह मरेपछि कहाँ जान्छ होला निरन्तर बगी बगी कहाँ जान्छ होला सोचिरहेछु यो नदी कहाँ जान्छ होला बुलबुल एउटा इरानी चरा बुलबुल